सामुदायिक रेडियो प्रसारक संघ अखराबद्वारा संचालित सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारणमा रहेका दुई सय चालिस भन्दा बढ़ी सामुदायिक रेडियोबाट हरेक साता यसै बेला सुन्न सकिन्छ साझा Nepal W W W dot CIN dot ORG dot एनपीमा पनि चाहेको बेला विश्वभरि सुन्न सकिन्छ साझा नेपालको आजको भाग दुई सय एकाउन्नमा हामी युवाहरूका लागि सरकारले कस्तो खालको नीति तथा कार्यक्रम अपनाउनु पर्दछ र युवाका लागि कस्तो संवैधानिक व्यवस्था हुनुपर्दछ भन्ने बारेमा छलफल गर्दछौं आजको छलफलमा नेपाल तरूण दलका अध्यक्ष एवं सभासद उदय शमशेर राणा राष्ट्रिय युवा नीति अनुगमन युवा समितिका संयोजक नरेन्द्र खतिवड़ा र स्वतन्त्र युवा संघका अध्यक्ष विशाल गैरे सहभागी हुनुहुन्छ सयों रेडियो हजारों रेडियो कर्मी र नेपाली को माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम देशभरिका दुई सय चालिस भन्दा बढ़ी रेडियोहरूबाट प्रसारण भइरहेको कार्यक्रम साझा नेपालको आजको भागमा हामी युवाहरूको लागि सरकारले कस्तो खालको नीति अप्नाउनु पर्छ र युवाका लागि कस्तो संवैधानिक व्यवस्था हुनुपर्दछ भन्ने बारेमा छलफल गर्दैछौ आजको छलफलमा सहभागी हुन हाम्रो स्टुडियोमा आउनुभएका नेपाल तरूण दलका अध्यक्ष एवं सभासद उदय शमशेर राणा राष्ट्रिय युवा नीति अनुगमन युवा समितिका संयोजक नरेन्द्र खतेउडा र नेपाल स्वतन्त्र युवा संघका अध्यक्ष विशाल गैरे यहाँहरू तीनैजनालाई रेडियो कार्यक्रम साझा नेपालमा हार्दिक स्वागत छ धन्यवाद धन्यवाद सबैभन्दा पहिले नरेन्द्रजीलाई अहिले जुन राष्ट्रिय युवा नीति अनुगमन समिति पनि बनेको छ र त्यो समितिले के गर्दैछ र अहिले युवाहरूका समस्या तपाईँहरूले के देख्नु भएको छ नेपालका सन्दर्भमा युवाको सबैभन्दा गम्भीर समस्या भनेको रोजगारीको समस्या एउटा दोस्रो त्यो रोजगारीको समस्या शिक्षासँग जोडिएको कुरा छ कि शिक्षाको गुणस्तर जुन प्रकृतिको हुनुपर्दथ्यो त्यो प्रकृतिको गुणस्तर नभएको हुनाले त्यो रोजगारीको समस्याको रूपमा रहेको छ र तेस्रो युवाको समस्या भनेको स्वास्थ्यसँग सम्बन्धित सूचना जो युवाले पाउनुपर्ने हो स्वास्थ्यसँग सम्बन्धित तपाईँको फेसिलिटिज जो पाउनुपर्ने त्यो अर्को समस्या समस्याको रूपमा रहेको छ भने अर्को एउटा राजनीतिक समस्या छ त्यो भनेको अर्थपूर्ण सहभागिता युवाको हुनुपर्ने हो त्यो समस्याको छ त्योदेखि बाहेक अन्य पनि समस्या छन् तर मूलत यी तीन चारवटा चाहिँ मुख्यतया समस्या हुन् भन्ने मलाई लाग्दछ काठमाडौँमा रहेका र केही काठमाडौँ भन्दा बाहिर रहेका केही सीमित युवाहरूलाई मात्रै थाहा भएको हुनाले यो युवा नीति चाहिँ प्रत्येक नेपालका युवाहरूले थाहा पाउनुपर्छ भनेर हामी कम्तीमा एक महिनाको अन्तरालमा हामीले त्यो युवाहरूलाई सचेतना जगाउनका लागि त्यो युवा नीतिको विषयमा पनि के छ भने छलफल चलाइरहेका छौं त्यस पछाडि अर्को एउटा काम हामीले खास गरी यो युवाका क्षेत्रमा क्रियाशील संघ संस्था महासंघ सञ्जालहरूमा एक किसिमको आन्तरिक विभाजन जस्तो वा एकै ठाउँमा नमिलिरहेको अवस्था देखिएको हुनाले यो यदि युवा नागरिक समाजलाई सुदृढीकरण नगर्ने हो भने यो लोकतन्त्र पनि संस्थागतकरण हुँदैन मन्त्रालयले जसरी युवाको विषयमा काम गर्नुपर्छ त्यसरी पनि हुन सक्दैन भनेर यो युवा नागरिक समाजलाई एकै ठाउँमा लिएर आउनको लागि पनि हामीले कोअर्डिनेसन कोलाबोरेसनको हामीले काम गरिरहेका छौँ विशाल गैरेजी यो युवाहरू जो राजधानीमा बसेर नीति निर्माण र अब कहिलेकाहीँ संविधानका लागि पनि तपाईँहरू आवाज उठाउनुहुन्छ तर एकीकृत नभएको हो कि छरिएर गएको हो कि युवाहरू के हो पक्कै पनि तपाईँले भने जस्तै नेपाली युवाहरू टुटफुट र विभाजनबाट शिकार भएका छन् हामीले हेऱ्यौँ भने प्रत्येक राजनैतिक परिवर्तनको अग्र मोर्चामा युवाहरूको सहभागिता छ युवाहरूको नेतृत्व छ तर प्राप्त उपलब्धिलाई संस्थागत गर्न नसक्दाखेरि युवाहरूमा विचलन पनि देखिएको छ म एउटा सिभिल सोसाइटीमा काम गरिरहेको कारणले गर्दाखेरि तपाईँले भने जस्तै सिभिल सोसाइटीमा पनि त्यो खालका टुटफुट विभाजनको संकेत हामी देखेका छौँ बोट राम्रो भएमा फल राम्रो हुन्छ भने चाहिँ राजनैतिक दलमा देखिएको टुटफुट विभाजनको असर पक्कै पनि सिभिल सोसाइटीमा देखिएको छ हामीले प्रत्येक वर्ष अन्तर्राष्ट्रिय युवा दिवस मनाउने सन्दर्भमा हामी छुट्टा छुट्टै मनाउने गर्थ्यौँ विभाजित हुने गर्थ्यौँ तर म तपाईँलाई उदाहरण दिन चाहन्छु यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवस दुई हजार चौधको सन्दर्भमा सिभिल सोसाइटीमा काम गर्ने संघ सञ्जाल महासंघहरूको संयुक्त आयोजनामा युवा नागरिक मूल आयोजक समिति बनाएर हामीले संयुक्त रूपमा कार्यक्रम पनि सम्पन्न गरिसकेका छौँ यसले के देखाउँछ भने युवाहरू खास गरेर सामाजिक युवा अभियन्ताहरू एक ठाउँमा छन् भन्ने देखाउँछ एनजिओको संख्या दिनानुदिन बढ्दैछ उद्योग धन्दाहरू तपाईँले हेर्नुभयो भने पछिल्लो जनकपुर चुरोड कारखाना सहित जोड्ने हो भने सयमा चौरासीवटा उद्योग धन्दाहरू अहिले बन्द भएको अवस्था छ त्यसले गर्दाखेरि विभाजित भएर होइन टुटफुटबाट होइन अब एकताबद्ध भएर खास गरेर मस्तिष्कमा समझदारी काँधमा जिम्मेवारी र हृदयमा इमान्दारी समाजका साथ यो युवा सामाजिक अभियानलाई अगाडि बढाउनुपर्छ यो नै अहिलेको समयको माग हो यदि यो मुभमेन्टलाई हामीले हाँक्न सक्यौँ भने हामी धेरै अगाडि बढ्न सक्छौँ उदय शमशेर राणाजी लामो समय युवा राजनीतिमा तपाईँ लाग्नुभयो भनेपछि नेपालमा चाहिँ युवालाई एउटा राजनीतिमा प्रयोग गर्ने आन्दोलनमा प्रयोग गर्ने चुनाव आयो भने प्रयोग गर्ने अनि त्यो पछि फालिदिने राजनीतिक दलहरूले त्यही हो समस्या के हो होइन तपाईँ उहाँहरूले धेरै कुराहरू राख्नुभयो धेरै समस्याका कुराहरू राख्नुभयो यो जेनरल कुराहरू उहाँहरूले राख्नुभयो तपाईँले चाहिँ एउटा स्पेसिफिक प्रश्न मलाई सोध्नु भएको छ र केही हदसम्म म तपाईँसँग सहमत छु युवाहरूलाई आन्दोलन विशेष गरी आन्दोलन चुनावमा प्रयोग गरिन्छ र फ्याँकिन्छ अथवा नेतृत्व गर्ने बेलामा अथवा पार्टी अथवा देश हाँक्ने बेलामा युवाहरूलाई इग्नोर गरिन्छ भन्ने कुरा ठिक हो तर म एउटा युवा तरुण दलको अध्यक्षको नाताले एउटा युवा राजनीतिक व्यक्तित्वको नाताले म के भन्न चाहन्छु भने हामी युवाहरूले पनि फ्याँकिने परिस्थितिबाट मुक्त हुन सक्ने वातावरण त हामीले सृजना गर्नु पर्यो नि हाम्रो पनि कमजोरी छ हाम्रो पनि कमजोरी छ र हामीले पनि आफ्नो हैसियत क्षमता पनि देखाउनु पर्यो र आन्दोलनको क्रममा हामीले हाम्रो योगदान गरिसकेपछि एक किसिमको प्रेसर पछिसम्म पनि हामीले गर्न सक्नु पर्यो पार्टीभित्र पनि पार्टी बाहिर पनि र अहिले तपाईँको हाम्रो नेपाली काङ्ग्रेसमा मात्र होइन अरू मेजर पार्टीमा पनि एक किसिमको परिवर्तन शुरू भएको छ तर एउटा कुरा हामी युवा राजनीति गर्ने व्यक्तिले अथवा अरू सेक्टरमा लागेका युवा साथीहरूले पनि के बुझ्नुपर्छ भने अब युवाको पालो आयो अब हाम्रो पालो आयो भनेर मात्र हुँदैन कोहीले पनि सर्लक्क हामीलाई तपाईँको केक ल्याएर हाम्रो अगाडि राख्दैन हामीले पनि त्यो केक अथवा त्यो कुर्सी थुत्ने वातावरण चाहिँ सृजना गर्नुपर्छ हामीभन्दा पहिलाका पुर्खालाई उहाँहरूभन्दा बढी काम गर्न सक्नु पर्यो उहाँभन्दा बढी बुद्धि लगाउन सक्नु पर्यो र उहाँहरूभन्दा बढी योगदान र क्रियाशील भए पनि अटोमेटिकली आफू नेतृत्वमा आउँछ त्यसैले युवाहरूले अब हाम्रो पालो हाम्रो काखमा आएर ट्याक्क आइदियोस् कुर्सी हाम्रो मुनि आएर सरिदियोस् भन्ने कुरो चल्दैन हेर्नु यो राजनीतिमा पनि अरू सेक्टरमा पनि कुर्सी भने लिनुपर्छ लिने जबरजस्ती होइन क्षमताले लिने हाम्रो आफ, आफ्नो नेताभन्दा आफ्नो बढी क्षमता छ भने दुई वर्षपछि त्यो नेताको नेताभन्दा आफ्नो जिम्मेवारी पार्टीभित्र पनि बढ्छ हेर्नु त्यसैले युवा साथीहरूले एक किसिमले हो हाम्रो यो समाजले नै युवा म चालिस वर्ष पुगिसके अझै मलाई युवा अथवा बच्चाको रूपमा पार्टीभित्र हेरिन्छ त्यो एउटा मेन्टालिटी छ तर हामीले त्यसलाई पनि ब्रेक गर्न सक्नुपर्ने युवाको पनि जिम्मेवारी नरेन्द्रजी अब यो नेपालको सन्दर्भमा नीति निर्माण गर्ने अब युवालाई अधिकार दिने सन्दर्भमा चाहिँ तपाईँले कतिको उधार देख्नु भएको छ हाम्रो राजनीतिक दलहरूलाई अहिले उदयजीले भन्नुभयो युवाहरूले आफ्नो क्षमता विकास गर्नुपर्छ त्यतिकै मागेर मात्र हुँदैन भन्ने कतिको क्षमतावान छौँ हामी नेपाली युवाहरू र राजनीतिक दलहरूले हामी कमजोरै भएर वास्ता नगरेको कि के हो युवाहरू नेपालको यदि हामीले सात सालभन्दा पछाडिको राजनीति हेरियो भने त्यो क्रान्ति हुन्छ तर क्रान्ति पछाडि त्यो राजनीतिक स्थिरता प्राप्त हुन सक्दैन र राजनीतिक स्थिरता प्राप्त नगर्ने बित्तिकै तपाईँको आर्थिक सबलीकरण वा आर्थिक विकासको पाटो पनि अगाडि बढ्न सक्दैन त्यसले गर्दा जहिले पनि एउटा ट्रान्जेक्सनल अवस्थामा नेपाली समाज गुज्रिरहेको अवस्था ट्रान्जेक्सनल समाज हुने बित्तिकै पावरको अलिकति बढी तपाईँको एक्सर्साइज हुने पावरको एक्सर्साइज हुँदै गर्दाखेरि तपाईँको चाहिँ त्यो युवा वर्ग त्यो स्ट्रक्चरमा प्रवेश गर्न सक्ने अवस्था नै देखिँदैन त्यसले गर्दा पनि युवाको युवाको मुद्दा सम्बोधन हुने सन्दर्भमा त्यसले समस्या पार गरिरहेको छ कि जस्तो लाग्छ र तेस्रो कुरा चाहिँ हामी फेरि इन्टरनेसनली पनि हेऱ्यो भने खास गरी थर्ड कन्ट्रीहरूमा जहाँ चाहिँ राजनीतिक स्थिरता नभइरहेको अवस्था आर्थिक विकास नभइरहेको अवस्था र सामाजिक रूपमा तपाईँको विभेद अन्याय अत्याचार भइरहेको अवस्था यो चरित्रको कारणले गर्दा पनि तपाईँको युवालाई चाहिँ जुन मात्रामा तपाईँको प्रतिनिधित्व युवाको हुनुपर्ने हो युवाको जसरी समस्या सम्बोधन हुनुपर्ने हो त्यसरी नभइरहेको हो कि भन्ने मलाई लाग्छ जहाँसम्म उदय दाईको कुरा छ अलिकति मेरो चाहिँ युवाको जुन हैसियत वा क्षमताको कुरा चाहिँ यो चाहिँ तपाईँको यसले वातावरणले काम गर्छ यसमा धेरै हदसम्म यदि युवाहरूलाई पनि तपाईँको स्पेस निर्माण भएको अवस्थामा चाहिँ युवाले आफ्नो तपाईँको हैसियत निर्माण गर्न सक्ने अवस्था हुनसक्छ तर नेपालमा हेऱ्यो भने युवालाई त्यो ढङ्गको स्पेस दिएको मलाई लाग्दैन यदि एकाध केही व्यक्तिहरूले जस्तो स्पेस पाएका छन् तर व्यक्ति तपाईँको चाहिँ पपुलर हुँदैमा त्यसले चाहिँ युवालाई फोकस गरेर अगाडि जान्छ जस्तो मलाई लाग्दैन जस्तो उदाहरणको लागि उहाँ उदय दाई आफै पनि तपाईँको क्षमता हुनुहुन्छ उहाँ व्यक्ति अगाडि हुनुहोला तर मुद्दा त तपाईँको संस्थागतीकरण हुन सकेको छैन गगन थापा होलान् ठाकुर गैरे होलान् अन्य तपाईँको वर्षमान पुनहरू होलान् तर एउटा व्यक्ति तपाईँको चाहिँ लाई स्पेस दिने बित्तिकै त्यसले चाहिँ मुद्दा प्रदान त ल्याउन सक्दैन त्यसो भएको हुनाले नेपालमा खास गरी पुरानो पुस्ताले के गरिदियो भन्दा केही युवाहरूलाई टपक्क टिपेर एउटा स्पेस दियो तर उनीहरूको मुद्दालाई चाहिँ साइड बनायो जस्तो लाग्छ मलाई विशाल गैरेजी अब चाहिँ ठ्याक्कै युवाका लागि समग्र देशका युवाका लागि चाहिने खालका अवसरहरू सिर्जना गर्नेदेखि लिएर उनीहरूका लागि रोजगारीका अवसरदेखि लिएर शिक्षाका कुरादेखि लिएर उनीहरूका लागि चाहिने नीति बनाउनको लागि त्यस्ता कार्यक्रम ल्याउनको लागि चाहिँ हाम्रो सरकार राजनीतिक दलहरू कति प्रतिबद्ध पहिलो कुरा म सभासद उदय शमशेरज्यूको कुराबाट जान चाहन्छु उहाँले भने जस्तै युवाहरू अहिले अरूका लागि अरूद्वारा अरूले नै प्रयोग गर्ने साधन भएका छन् वास्तवमा युवाहरू गदाले बोक्ने भारी जस्ता भएका छन् आफैले हामी भएका छौँ भनौँ हामी आफैले केही गर्न चाहन्नौ तर अरूले बोकाइदिएमा जति पनि बोक्न तयार छौँ त्यस अर्थमा अहिलेको राजनैतिक नेतृत्वले स्पेस दिनुपर्छ भने नरेन्द्रजीको कुराप्रति म सहमत छैन किनभने हामीले हेऱ्यो भने ठाकुर किशोर गैरे उदय शमशेर राणा गगन थापा उहाँहरू पनि सानो त्याग तपस्या र बलिदानबाट यहाँ आउनुभएको होइन सुशील कोइलाले टपक्क टिपेर गगन थापा बनाएको होइन उदय शमशेर राणालाई सर्वदयबाट टिपेर त्यहाँ पुऱ्याएको पनि होइन उहाँहरूको आफ्नै बलिदान छ आफ्नै त्याग छ समर्पण छ राजनीतिप्रतिको निष्ठा छ त्यस कारणले उहाँ पुग्नु भएको त्यसले गर्दाखेरि के सीमित व्यक्तिहरू माथि गए भन्ने म चाहन्न तर कुरा गर्दै जाँदा वास्तविकता के हो भन्दाखेरि राजनीति भनेको अहिले हाम्रो वायुमण्डल हो त्यहाँ जब रोग लाग्छ आउँ झाडा पकला सबै किसिमका रोग विकृतिहरू आउँछन् त्यसले गर्दा हामीले चुरु कुरा मूल थुन्न आवश्यक आवश्यक छ हामीले राजनीतिलाई सुधार्न आवश्यक छ त्यसको लागि राजनीति गर्न हाम्रो कटिबद्ध हुनुहुन्छ उदय शमशेर राणाजीहरू उहाँहरूले राजनीतिलाई सही ट्र्याक ल्याउनको लागि उहाँले भने जस्तै पुरानोलाई विस्थापित गर्ने भनेको नयाँलाई स्थापित गर्ने कुरा हो कोही कुर्सीमा बसिरहेको भने त्यो मान्छेलाई हटाउनको लागि त आफूले प्रयास गर्नु पर्यो नि त त्यसले गर्दाखेरि उहाँहरूले अहिले उहाँ जुन ठाउँमा हुनुहुन्छ नीतिगत निर्णय गर्ने तहमा उहाँले स्पेस क्रिएट गरेर मुद्दालाई प्रधानता दिएर ती मुद्दालाई सोल्युसनतिर लैजानुपर्छ भन्ने मलाई लाग्छ र तपाईँले जहाँसम्म प्रश्न गर्नुभयो युवाका तमाम अधिकारलाई सम्बोधन गर्नको लागि के गर्नु पर्यो के गर्न सकिन्छ भन्ने कुरा मलाई लाग्छ राज्य युवाका लागि त्यति वफादार छैन र युवाका लागि राज्य छैन भन्दा पनि हुन्छ किनभने म तपाईँलाई भन्छु अहिले हाम्रो जस्तो मुलुकमा जहाँ संविधान सभाको निर्वाचन पहिलो कार्यकाल असफल भएपछि हामी अहिले दोस्रो संविधान सभाको निर्वाचन गरेका छौँ निर्वाचन सम्पन्न भएको छ र हामी दोस्रो पटक संविधान लेखनको प्रक्रियामा लागिरहेका छौँ यो सन्दर्भमा पनि संविधान निर्माण हुन्छ भन्ने ग्यारेन्टी अहिले पनि हामीले त्यो संकेत हामीले दलहरूबाट देखेका छैनौँ त्यसले गर्दाखेरि हामीलाई के लाग्छ भने पहिलो संविधान सभामा युवाहरूले संविधान निर्माणका लागि जुन दबाव दिएका थिए जुन अभियान गरेका थिए योपालि नेपाली त्यो अभियान दबाव नहुनुको कारण संविधान बन्छ भन्ने विश्वास युवाहरूलाई छैन अहिले अहिले पनि युवाहरूलाई तपाईँ हेर्नुहुन्छ भने अहिले पनि संविधान सभामा युवाहरूको प्रतिनिधित्वको कुराहरू हामीले हेरिरहेका छौँ उहाँहरूले कतिको जिम्मेवार ढंगबाट युवाका मुद्दालाई उठाउनु भएको छ हामीले देखिरहेका छौँ त्यो युवाले सन्तोष मान्न सक्ने अपेक्षा गरेर तपाईँको चाहिँ सन्तुष्ट हुने अवस्था छैन उहाँ स्वाभाविक हिसाबले राजनैतिक तहबाट आएको भएर उहाँले त्यो राजनैतिक घेराभन्दा माथि उठेर पार्टीभन्दा माथि उठेर त्यो निर्णय गर्ने अधिकार उहाँसँग मैले अहिलेसम्म देखेको छैन त्यो ल्यागत नेतृत्व क्यापेसिटी अहिलेसम्म बिल्डअप भएको छैन नेपाल जस्तो मुलुकमा त्यसले गर्दा मलाई लाग्छ पहिलो कुरा संवैधानिक हिसाबले नै युवाका मुद्दालाई संविधानमा मौलिक एनमा ग्यारेन्टी गरिनुपर्छ त्यसपछि आउँछ राज्य सरकार आउँछ सरकारमा युवाहरूको प्रतिनिधित्वलाई बढाउनुपर्छ त्यो प्रतिनिधित्व भनेको एसएलआर चलाएकै आधारमा होइन अब तपाईँको चाहिँ विधि प्रक्रियाका हिसाबले क्षमताका हिसाबले उसले जुन मन्त्रालय सम्हाल्दैछ त्यो मन्त्रालय प्रतिको उसको विशेषज्ञताको हिसाबले उसलाई इम्पायर गर्नुपर्छ अगाडि बढाउनुपर्छ त्यस आधारमा उनीहरू सक्षम हुन सक्छन् त्यसपछि आउँछ राजनीतिक दलहरू राजनीतिक दलहरूमा पनि युवाहरूको सहभागिता बढाउनुपर्छ युवाको पहुँच प्रतित्व र पहिचान स्थापित गर्नको लागि मलाई लाग्छ सबैभन्दा महत्वपूर्ण प्लेटफर्म भनेको संविधान सभा हो उदय शमशेर राणाजी अब हिजो संविधान सभा बाहिर हुँदा तपाईँले नि युवाका मुद्दाहरू उठाउनुहोस् भनेर सभासदहरू नेतृत्वलाई दबाब दिनुहुन्थ्यो होला अहिले चाहिँ तपाईँले कतिपटक यो संविधान सभामा युवाकै विषयमा केन्द्रित भएर आफ्नो आवाज उठाउनुभयो अब तपाईँहरूले सुन्ने समय नि पाउनुहुन्छ बोल्नलाई ठाउँ छ विभिन्न नीति तथा कार्यक्रममा छलफल गर्दाखेरि विशेष गरी अब संविधान सभा र संसदमा मैले एक तीनचोटि युवाको मुद्दाहरू उठाए भोलि युवा परिषदको बारे छलफल पनि भोलि हाउसमा हुने सम्भावना कुरा हामीले बुझेको छौं र त्यसको बारे पनि हामी तरूण दलबाट पनि र युवा सभासद कांग्रेसका साथीहरू एक ठाउँमा बसेर पनि र एघारवटा युवा संगठन एकचोटि मिटिङ बसेर त्योभन्दा पहिला आठवटा युवा संगठनहरू मिटिङ बसेर हामीले केही नीतिहरू तय गरेको छौं र विशेष गरी मेरै पार्टीका युवा साथीहरूलाई मैले पोइन्ट्सहरू पनि सर्कुलेट भोलि गर्छु एउटा ब्रिफिङ भइसकेको भएको छ त्यसैले मैले मात्र कुरा उठाउने होइन युवाको र मैले मात्र कुरा उठाएर हुँदैन मैले अरू युवा साथीहरूलाई पनि यो कुरा उठाउन चाहिँ मैले लाउनुपर्छ उहाँहरूले आश गरेका व्यक्तिहरू अहिले संविधान सभामा हुनुहुन्छ चार पाँचजनाको त नामै लिनुभयो तपाईँहरूले चाहिँ अब उहाँहरूले गर्नुभएको आशा जुन पहिलो संविधान सभाबाट पूरा हुन सकेन अब ती आशाहरू पूरा गर्ने सम्भावना कतिको छ तपाईँहरू युवाको मुद्दाहरूले स्थान पाएन भन्ने कुरा जुन विशालजीले गर्नुभयो त्यो सत्य हो एउटा उदाहरण मात्र दिन चाहन्छु धेरै ती विवादित विषयहरूलाई सहमति गर्दै समितिमा प्रतिवेदन दिने काम अगाडि बढाइराखेका छ न्याय प्रणालीसँग सम्बन्धित विषयहरूलाई सहमति गरेर राजनीतिक सम्वाद सहमति समितिमा प्रस्तुत गरेका छ भदौ तिन गतेको बिहान आठ बजी बस्ने बैठकमा भएको सहमतिमा छलफल हुनेछ न्याय प्रणाली सम्बन्धी र राष्ट्रिय सभासँग सम्बन्धित विषयमा जुन सहमति भएको छ त्यसमा छलफल गरेर त्यसलाई टुङ्गोमा लाउनेछ अघिल्लो संविधान सभाका बेला संवैधानिक समिति र विवाद समाधान उपसमितिमा भएका छुट्टा हुन्छ मैले युरोप र अमेरिकाको कुरा गरिरहेको छैन श्रीलङ्कामा पनि श्रीलङ्कामा पनि यु युवा खेलकुद मन्त्रालयमा अत्यन्तै बढी बजेट पनि छुट्याउने गर्छ यो एउटा उदाहरण मात्र र अर्को उदाहरण युवालाई युवालाई बलियो बनाउनको निम्ति राजनीतिक रूपमा मात्र हामीले हेर्नु हुँदैन आर्थिक रूपमा पनि जबसम्म युवाहरू बलियो बन्न सक्दैन अहिले पनि तपाईँको नेपालमा प्रत्येक वर्ष चालिस चार लाख युवाहरू रोजगारी मार्केटमा लगभग आउँछन् त्यो मध्येमा साठीदेखि अस्सी हजार युवाले नेपालमै रोजगारी पाउने परिस्थिति छ अरूले कि बेरोजगारी भएर बस्नु पर्यो कि विदेश जान्छन् अथवा विदेश जान पैसा खर्च नगर्ने व्यक्तिहरू इन्डिया जान्छ जबसम्म यी युवाहरूले काम गर्ने अवसर आफ्नो देशभित्र पाउँदैन तबसम्म यो युवाहरूले त आफ्नो रोजीरोटी आफ्नो आफ्नो परिवार पाल्ने बाहेक अरूतिर त उनीहरूको ध्यानै जाँदैन त्यसैले युवालाई पनि राजनीतिमा ल्याउनु पर्यो ठिक हो ल्याउनु पर्यो हामी जस्तो पाँचदेखि सात प्रतिशत अथवा दस प्रतिशत युवाहरू मात्र राजनीतिक र अरू अरू सोसल सर्भिसमा लागेर मात्र हुँदैन जबसम्म हाम्रा बेस युवाका बेस बेरोजगारीको समस्याले पलायन भइरहेछ तबसम्म युवाको युवा युवाको एकता युवाको सशक्तिकरणलाई हामीले अगाडि बढाउन सक्दैनौँ त्यसैले अहिले हाम्रो देशमा दुईटा कुरालाई हामीले ध्यान दिनुपर्छ संविधान लेख्ने कुरो छँदैछ संविधान तपाईँको एक वर्ष ठ्याक्क भित्र नलेखे पनि मेरो विचारमा यसपालि पक्का पनि संविधान लेखिन्छ अलि ढिलो हुने अहिले लक्षण हामीले देखिसकेका छ तर लेखिन्छ तर साथसाथै यो संविधान लेखिसकेपछि नेपाल स्वर्ग हुन्छ भन्ने कल्पनाबाट पनि हामी हट्नुपर्छ तपाईँको हाम्रो संविधान लेख्ने साथसाथै हाम्रो देशको अर्थतन्त्र हाम्रो देशको आर्थिक परिस्थितिमा पनि हामी हामीले परिवर्तन ल्याउनुपर्छ रोजगारी कुनै पनि नेता कुनै पनि पार्टी कुनै पनि व्यक्तिले खल्तीबाट निकालेर दिन सक्दैन हाम्रो देशमा तपाईँको कल कारखाना शुरू हुनुपर्छ चल्नुपर्छ अहिले विदेशी लगानीको कुरा गरिरहेछौ तर स्वदेशी नेपाली व्यापारीहरूले पनि अहिले उद्योगहरू बन्द गरिरहेछ त्यो वातावरणबाट हामीहरू मुक्त हुनुपर्छ साथसाथै विशेष गरी तपाईँको यो जल स्रोतमा हामीले अत्यन्तै बढी ध्यान दिनुपर्छ किनभने हाम्रो नेपालको कम्पिटेटिभ एडभान्टेज अरू देशभन्दा बढी कम्पिटेटिभ एडभान्टेज छ यो सेक्टर र तपाईँको पर्यटन सेक्टर पर्यटन सेक्टरमा चाहिँ हामीले अङ्ग्रेजीमा रिप्लिङ इफेक्ट भन्छ थोरै लगानीमा धेरैले तपाईँको एउटा रोजगारी पाउने अवसर हुन्छ पर्यटन क्षेत्र र विशेष गरी पर्यटन जलस्रोत र तपाईँको कृषिमा हामीहरू केन्द्रित हाम्रो राष्ट्रिय नीतिहरू केन्द्रित भए भने सायद अब आउने दिनमा संविधान लेख्ने साथसाथै पनि यो बेरोजगारीको युवाको संख्या र नेपालबाट पलायन हुने ब्रेन ड्रेन को संख्या पनि घट्छ जस्तो मलाई लाग्छ त्यसको लागि म के आग्रह गर्न चाहन्छु भने हामीले संविधान लेख्ने हाम्रो यो प्राथमिकता हो तर त्यो संविधान लेख्ने कुरामा हामी केन्द्रित हुनुपर्छ तर त्यसमा मात्र हामी सीमित हुनुहुन्न हाम्रो आर्थिक अर्थतन्त्र देशको अर्थतन्त्रलाई कसरी अगाडि बढाउनेतिर पनि हामी युवाहरूले ध्यान दिनुपर्छ जस्तो लाग्छ हजुर नरेन्द्र खतेवड़ाजी अब अलिकति रोजगारकै कुरा गर्दाखेरि उपेन्द्रकान्त अर्यालले प्रहरी अतिरिक्त महानिरीक्षक एआईजीमा बडुवा नौ प्रहरी अधिकृतलाई हिजो दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको छ खोलाजहरू पनि छन् केही सम्भावनाहरू पनि छन् उद्योग व्यवसाय कृषि जस्ता कुराहरू तर त्यसमा चाहिँ ध्यान नदिएर अब विदेशै जाँदा राम्रो हुन्छ भन्ने कुराहरू हुनुमा एउटा चाहिँ हाम्रो जनचेतना नपुगेको हो कि हामी त्यस्तै मानसिकता लिमिटेडले एकीकृत कारोबार शुरू गरेको छ अब आजका पत्र पत्रिकामा छापिएको मध्ये तस्विरको पालो कान्तिपुर वैदेशिक रोजगारी त्यहाँ तपाईँको जहाँ तपाईँको राज्यले विकल्प दिन सक्दैन त्यो अवस्थामा वैदेशिक रोजगारी स्वाभाविक रूपले बाध्यता हुन आउँछ दोस्रो कुरा तेस्रो चाहिँ नेपालको तपाईँको चाहिँ अघि पनि हामीले चर्चा गर्यौं कि नेपाली युवाहरू तपाईँको रोजगारी चाहन्छन् रोजगारी चाहन्छन् र उक्त रोजगारी नेपालमा हुन सक्ने स्थिति नबन्ने बित्तिकै स्वाभाविक रूपले उनीहरू आफ्नो पेट पाल्ने सन्दर्भ उनीहरू बाहिर जानुपर्ने हुन्छ उनीहरूका छोराछोरीहरूलाई तपाईँको शिक्षा दीक्षालाई अगाडि बढाउनको लागि बाहिर जानुपर्ने हुन्छ उनीहरूका आमा बा वा छोराछोरीलाई तपाईँको स्वास्थ्यको अधिकार सुरक्षित गरिदिन बाहिर जानुपर्ने हुन्छ र आफ्नै जीवनको पनि तपाईँको स्थिति सुनिश्चित गर्नुपर्ने बाहिर जानुपर्ने हुन्छ एउटा पाटो दोस्रो तोसँग जोडिएको विषय के छ भने त्यसलाई हामीले शिक्षासँग लगेर जोडेर हेर्नुपर्छ होला कि मार्केट मार्केटको डिमान्ड जे छ नेपाली शिक्षाको कन्टेन्ट त्यस्तो छैन अर्थात् भनौँ जे विद्यार्थीले पढ्छ त्यो बाह्र पन्ध्र वर्ष पढिसके पछाडि पनि बजारको डिमान्ड अनुसारको उसको एजुकेसन हुँदैन त्यसले गर्दाखेरि नेपालमा जागिर पाउने स्थिति बन्दैन र त्यो विदेश जान्छ अघि उदय दाईले भन्दै हुन्थ्यो ब्रेन ड्रेन भन्दै हुन्थ्यो मलाई के लाग्छ भने त्यो ब्रेन ड्रेन नभएर त्यो लेबर ड्रेन हो हामीसँग युरोपतिर पनि जान्छन् त्यो चाहिँ ब्रेन ड्रेनकै रूपमा गएको छ तर हामीसँग जति पनि गल्फ कन्ट्री गएको छन् त्यो चाहिँ एज अ लेबर ड्रेनको रूपमा गएको छ मैले अलिकति जोड्न खोजेको के मात्र हो भन्दाखेरि नेपाली समाज वा नेपालको मार्केटमा रोजगारी हुन सकेन मार्केटमा विदेश जान ऊ बाध्य भएको हो भन्ने मलाई लाग्छ र अर्को सँगसँगै जोडिएको चाहिँ हामीले जस्तो तपाईँको बाइसदेखि चौबिस प्रतिशत रेमिटेन्स यसले बियर गरिरहेको छ त्यसकै आधारमा आजको मितिमा हाम्रो देश चलिरहेको अवस्था पनि छ तर उनीहरूलाई तपाईँको जस्तो शिक्षा दिनु सरी यो स्किल दिनु पर्यो नि राज्यले त्यो स्थिति बनाउन सकेका छैनन् तालिम दिन सकिरहेको छैन भनौँ तपाईँको यदि नेपालका प्रत्येक युवाहरूले अङ्ग्रेजी भाषा मात्र जान्ने हो भने आजको मितिको तपाईँको जति पैसा आइरहेको छ विदेशबाट त्यसको डबल आउने सम्भावना छ भाषा सिकाउन हामीले सकिरहेका छैनौँ हामीले तालिम प्रदान गर्न हामीले सकिरहेका छैनौँ हामीले विदेशमा जाँदा कसरी सुरक्षित हुने भनेर ओरिएन्टेसन हामीले दिन सकिरहेका छैनौँ हामीले त्यो विदेश युवा जाँदै गर्दाखेरि जो मेन पावर र एजेन्ट बीचको जो दलाली हुन्छ त्यसलाई कसरी रोक्ने भनेर हामीले गर्न सकिरहेका छैनौँ विशाल गैरेजी अब यो राष्ट्रिय युवा नीति छ त्यसले चाहिँ यी समस्यालाई चाहिँ कतिको ऊ गर्न सक्छ त्यसलाई कार्यान्वयन गर्न सक्यो भने हामीले दुई सालमा राष्ट्रिय युवा नीति दुई जारी गर्यौं जारी गर्ने बेलामा पनि कतिपय कमी कमजोरीका कुराहरू कतिपय समस्याका कुराहरू समेट्नै पर्ने कुराहरूका मुद्दाका विषय पनि छलफल हामीले नगरेका होइनौँ हामीले राष्ट्रिय युवा नीतिमा उल्लेख गरेका छौं कि पाँच पाँच वर्षमा यसलाई हामी रिभ्यू गर्नेछौँ सायद मलाई लाग्छ राष्ट्रिय युवा नीति रिभ्यू गर्ने साल हामीसँगै छ अहिले नजिकै छ त्यो हिसाबले गर्दाखेरि राष्ट्रिय युवा नीति बनाउने कुरा त महत्वपूर्ण छ नै राष्ट्रिय युवा नीतिमा उल्लेख गरिएको एउटा विषय महत्वपूर्ण विषय राष्ट्रिय युवा परिषद बनाउने कुरा हो अहिले अघि उदय सरले पनि भन्नुभयो कि राष्ट्रिय युवा परिषद विधेयकको रूपमा अहिले संविधान सभामा छ अब त्यसलाई छलफल गरेर पारित गर्ने जिम्मा युवा सभा सत्तै काँधमा आएको छ उहाँहरूले यसलाई हामीले त विषयवस्तुलाई मुद्दालाई उठान गरिदिने मात्रै हो राजनीति तहमा त्यसलाई लबिङ गर्ने र स्थापित गराएर कार्यान्वयन गर्ने भनेको राजनैतिक तहका युवा सभासदले युवा नेताले नै हो त्यस अर्थमा म आग्रह गर्न चाहन्छु म निवेदन गर्न चाहन्छु र म भन्न चाहन्छु कि उदय शमशेर राणाजी जस्ता सभासदहरूले यो विषयलाई अत्यन्तै महत्वपूर्ण रूपमा लिएर यसलाई कारणको दिशातर्फ जानुपर्छ भन्ने मलाई लाग्छ र मलाई लाग्छ नेपालमा कानून बन्छन् तर कार्यान्वयन हुँदैनन् यो ठुला बडालाई कानून चाहिँ लाग्दैन सानालाई मात्रै कानून बनाएको भन्ने धेरै तर्कहरू आउने गर्छन् र उहाँले भने जस्तै अब यो संविधान बनेपछि सबै कुरा ठिकठाक हुन्छ भने त्यो गलत मनोरोगबाट हामी नेपालीहरू मुक्त हुनैपर्छ संविधान बन्दैमा परिवर्तनको अपेक्षा गर्न सकिँदैन संविधानलाई कार्यान्वयन गरेर मात्रै त्यसलाई अगाडि बढाउन सकिन्छ हुन त नेपाल जस्तो मुलुकमा हामीले प्रतिकूलताभित्र अनुकूलता खोज्ने नै हो सबैतिर प्रतिकूलता नै छ त्यस अर्थ मलाई लाग्छ राष्ट्रिय युवा नीतिले धेरै कुरालाई समेटेको छ शिक्षा स्वास्थ्य रोजगारी खानेपानी वातावरण कृषि पर्यटन जलविद्युत धेरै कुरालाई एडजस्ट गरेको छ मुद्दालाई समेटेको छ अब हामीले कार्यान्वयनको दिशामा त्यसलाई कतिको लैजान सक्छौ भन्ने कुरा महत्वपूर्ण कुरा हो त्यसले गर्दा सिभिल सोसाइटीले गर्ने काम भनेको मुद्दालाई उठान गर्ने हो र त्यो मुद्दाको विषयमा दबाव दिने हो त्यो मुद्दा कार्यान्वयन भएन भनेर हामीले आवाज मात्रै उठाउने त्यो निर्णय गर्ने नीतिगत तहमा हामी छैनौ नीतिगत तहमा राजनीति गर्ने युवाहरू नै हो त्यस अर्थमा चाहिँ यो विषयवस्तुलाई गम्भीरतापूर्वक लिएर युवाहरू वास्तवमा परिवर्तनका सम्भावन भन्ने तपाईँको व्यावहारिक तह कारण गर्ने दिशातर्फ जानुपर्छ र राष्ट्रिय युवा नीतिमा जुन जुन कुरा उल्लेख गरिएको छ त्यसलाई अक्षरशः पालन गर्नको लागि अविलम्ब रूपमा समावेशी राष्ट्रिय युवा परिषद गठन गरिनुपर्छ हामीले गत वर्ष मात्रै उदय शमशेर राणा वाइसएल तरुण दल युवा संघ सबैलाई बोलाएर हामीले एउटा कार्यक्रम पनि गरेका थियौँ अविलम्ब समावेशी राष्ट्रिय युवा परिषद गठन गर्ने माग गर्दै हामीले त्यति बेलाको तत्कालीन मन्त्रीलाई हामीले ज्ञापन पत्र पनि बुझाएका थियौँ त्यस अर्थ मलाई लाग्छ राष्ट्रिय युवा नीतिको कार्यान्वयनको लागि राष्ट्रिय युवा परिषद अविलम्ब गठन गर्नुपर्छ त्यसको लागि युवा सभासदको ध्यान त्यसतर्फ आकर्षित हुनुपर्छ भन्ने मलाई लाग्दछ उदय शमशेर राणाजी अब अन्त्यमा भोलि तपाईँहरू अहिले युवा नेता भनेर हामी भन्छौँ सम्बोधन गर्छौँ भोलि चाहिँ तपाईँहरू जस्ता युवा नेताका कार्यकर्ता चाहिँ सबै विदेशमा युवा जति सबै विदेशमा भयो भने तपाईँहरू त नेताहरू जति मात्रै नेपालमा बाँकी हुने अवस्था हुनसक्छ त्यसलाई रोक्नको लागि चाहिँ अब छोटोमा भन्नुपर्दाखेरि रोजगारी र अहिले युवामा भएका समस्याहरू समाधानको लागि व्यवस्थापिका संसदबाट के के गर्नुहुन्छ अब यस्ता कुरा त अब हामी सबैले गर्दै आएका छौँ अब अब सबभन्दा मूल कुरो अहिले मूल कुरो यो विशेष गरी यो इन्डियासँग पीडीए र पावर ट्रेड अग्रिमेन्ट त्यसको अत्यन्तै ठूलो आवश्यकता छ हाम्रो नेपाल सरकारले योभन्दा पहिला पर्ने नेपालले पीडीए